नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा कार्यक्रम आधुनिक यात्राको व्यवसाय लिएर उपस्थित भइसकेका छौँ प्राविधिक कृषिबाट भने मलाई साथ मिलिरहेको छ राज र मसुपस्तताबाट दिवस मगर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच मेघासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम आधुनिक यात्राको व्यवसायलाई सुन्न सक्नुहुनेछ मात्र रेडियो अर्पण एक सय चार थप्लु पाँच मेघास मार्फत र कार्यक्रम आधुनिक यात्रा सुम सातामा सोमबार मध्याह चार बजीको अर्पण खबरपछि आउने गर्छ करिब करिब पाँच बजीसम्म हामी उपस्थित हुनेछौँ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामी मिठा मिठा आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ मिठा मिठा आधुनिक गीतहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तर्फमा हामी जुटिराखेका छौँ आधुनिक यात्राको यो सुरुवातमा पहिला एउटा मिठो साङ्गीतिक आवाज राख्न चाहन्छु म यो आवाजपछि कार्यक्रममा फेरि उपस्थित हुने नै छु यो मिठो साङ्गीतिक आवाज रहेको छ प्रमोद खरेलको रहेको छ प्रमोद खरेलको मिठो साङ्गीतिक आवाजपछि कार्यक्रममा उपस्थित हुन्छौँ हामी जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र जिन्दगी भर हाँस्दै जिउने मान्छे कुन छ र जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र जिन्दगी भर हाँस्दै जिउने मान्छे कुन छ र हर मान्छेले दिन र रात दुवै हर मान्छेले हर राजी दुवै भोग नै पर्दो रहेछ नै पर्दो रहेछ जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र पुरा हुन्छ कुनै सपना हुन्न कुनै सपना पुरा हुन्छ कुनै सपना हुन्न मनको इच्छा मनमै मर्दा कसको मन पुरुन्न कसको मन पुरुन्न जिन्दगी भर मिलन मात्रै कहाँ हुन्छ र जिन्दगी भर माया पाउने मान्छे कुन छ र जिन्दगी भर मिलन मात्रै कहाँ हुन्छ र जिन्दगी भर माया पाउने मान्छे कुन छ र हर मन मेरा दुवै हर छले हर जितुवै भोग्नै पर्दो रहेछ भोग्नै पर्दो रहेछ जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र जतिसुकै सुन्दर होस् फुल एक दिन ओइली झर्छ जतिसुकै सुन्दर होस् फुल एक दिन ओइली झर्छ आफूसँग जे छ त्यहीमा मन बुझाउनु पर्छ मन बुझाउनु पर्छ जिन्दगी जिन्दगीभर सुख मात्रै कहाँ हुन्छ र जिन्दगीभर मिलन मात्रै कहाँ हुन्छ र जिन्दगीभर माया पाउने मान्छे कुन हुन्छ र हर मान्छेले दिनरात दुवै र हर मान्छेले हार जित दुवै भोग्नु पर्दो रहेछ प्रमोद खरेलको सुमधुर आवाजमा सजिलो यो साङ्गीतिक आवाज हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम आधुनिक यात्राको यो बसाइसँगै हुनुहुन्छ तपाईँ पनि भने यो आशा अनि विश्वास राखेको छु कार्यक्रम आधुनिक यात्राको यो बसाइमा मिठा मिठा साङ्गीतिक आवाज आवाजहरूलाई कार्यक्रममा पस्किराखेका छौँ मिठा मिठा साङ्गीतिक आवाज सुनाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ र जिन्दगीमा म थोरै जानकारी दिन चाहन्छु कार्यक्रम आधुनिक यात्राको पहिलो साङ्गीतिक आवाजको मानिसलाई कहिले पनि जिन्दगीमा सुख मात्रै हुँदैन दुःख पनि हुन्छ र मानिसको जिन्दगीमा सधैँ मिलन मात्रै हुन्छ भन्ने पनि छैन बिचोड पनि हुन्छ मानिसले सधैँ माया मात्रै पाउँछ भन्ने पनि छैन घात पनि पाउँछ हरेक एउटै वेदनालाई छुट्टै तरिकाले छुट्टै तरिकाले पस्केको थियो गायक प्रमोद खरेलले आधुनिक यात्राको व्यवसायमा हामीले मिठो साङ्गीतिक आवाज राखिसकेका छौँ यस्तै मिठा साङ्गीतिक आवाजहरू कार्यक्रममा फस्किनेछौँ हामी मिठा मिठा साङ्गीतिक आवाजहरू सुनाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तर्फमा जुटिराखेका छौँ हामी साताको सोमबार आउने गर्छौँ मन मध्याहको चार बजे अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म उपस्थित हुन्छौँ त्यसपछि हामी बिदा भएर जान्छौँ र कार्यक्रम आधुनिक यात्राको व्यवसाय एउटा छुट्टै भिन्न कार्यक्रम रहेको छ जस्ट माया सम्बन्धीको एउटा कार्यक्रम रहेको छ एउटा मायामा घात हुँदाको पीडा कस्तो हुन्छ र मायामा सफलता पाउँदाको खुसी कस्तो हुन्छ त्यस्तै त्यस्तै गीतहरूलाई मात्रै कार्यक्रममा हामी पस्कनेछौँ मिठा मिठा गीतहरूलाई कार्यक्रममा यात्रा दिनेछौँ तपाईँ पनि हामीसँगै सँगसँगै यात्रा गरिरहनु भएको छ हाम्रो कार्यक्रम आधुनिक यात्राको बसाइलाई सुनिरहनु भएको छ भन्ने यो आशा अनि विश्वास राखेको छु अब नि कार्यक्रममा अर्को एउटा सुमधुर आवाज साङ्गीतिक आवाजलाई कार्यक्रममा जोड्न चाहन्छु यो साङ्गीतिक आवाजपछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छु रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेकाहस अनि कार्यक्रम आधुनिक यात्राको बसाइसँगै रहनुहोला लास्टै माया गर्छु भनी एउटा केटी छेउमाई लास्टै माया गर्छु भनी एउटा केटी छेउमाई हो कि भन्या होइन रहेछ हो कि भन्या होइन रहेछ गफै मात्र ठुलालाई गफै मात्र ठुलालाई गफै मात्र ठुलालाई गफै मात्र ठुलालाई कसको फोन आयो आधा घन्टा कुरा गरे आ, आ, आ, अस्ति उसको फोन आयो आधा घन्टा कुरा गरे अस्ति उसको फोन आयो आधा घन्टा कुरा गरे अस्ति उसको फोन आयो आधा घन्टा कुरा गरे आधा घन्टा कुरा गरे हिजो मेरै आँखा हिजो मेरो आँखा अघि अर्कैसँग कसम खाइ हो कि भन्या होइन रहेछ हो कि भन्या होइन रहेछ गफै मात्र ठुलालाई सबै मात्र ठुलालाई सबै मात्र ठुलालाई सबै मात्र ठुलालाई प्रसुति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष Rupnagar medicine centre main road चाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनावारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरू रोगको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरु बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009 2010 Bike of the Year Award प्राप्त अपासी RTR 160cc साथमा स्टार सिटी 110cc र स्कुटी Pep प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौराहा चोक टाढी चितवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ आकर्षक कपडा अनि सिलाई, डिजाइन दामी देखिन्छ यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोषमा भेटिन्छ के हो नेपाली सही जवाब विगत तिस वर्ष पुरानो Nepali tailor shirting suiting ladies and gents अब नयाँ व्यवस्थापनको साथमा हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू सर्टिङ सुटिङ रेमन्ड विमल ब्रान्डहरू कटराइज कोरियन जिन्स प्यान्ट तथा लेडिज जेन्ट्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ सम्पर्क Nepali tailor shirting suiting ladies and gents Khairahani आठ खैरहनी बजार चितवन सञ्चालक Mithu Nepali proprietor Anil Nepali phone number शून्य छप्पन्न पाँच तिरासी शून्य एकाउन्न र मोबाइल अन्ठानब्बे चार सय बाहन्न सत्र सात सय छयालिस <laughs> बोकेर पैसा पठाउन थाले एक हजार तपाईँले खोरक्क सेन्ट्रल कलेजमा कोरियन भाषा पढ्न गइहाल्छ मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ रे जापानिज कोरियन युरोपियन इन्डियन तथा अस्ट्रेलियनहरूको प्रत्यक्ष निगरानीमा सञ्चालित नेपाल सरकारबाट मान्यता प्राप्त सेन्ट्रल कलेजबाट दुई हजार चौध अप्रिल सेसनमा जापान जाने विद्यार्थी भिजा प्राप्त गर्न सफल सतहत्तर जना र दुई हजार चौध भित्र कोरिया जाने नाम छनौटमा परेका चितवन र नवलपरासीका चार सय एकासी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विगतमा हजारौँ विद्यार्थीहरूलाई विद्यार्थी भिजामा विभिन्न देशहरूमा पठाउन सफल सेन्ट्रल कलेजमा विद्यार्थी visa IELTS SLC plus two computer Korean Japanese लगायतका विभिन्न भाषा तालिममा नयाँ भर्ना खोलेको जानकारी गराउँदै समयमै सम्पर्क हुन अनुरोध गरिन्छ सम्पर्क central college of vocational training प्रणाली काठमाडौँ शाखा कार्यालयहरू सही चोक नारायण घाट शून्य छपन्न पाँच बहत्तर दुई सय साठी सौराहा चौक पाँच त्रिसठी तिन सय पैसठी पर्सा पाँच तिरासी सात सय नब्बे कावसोती थाना चौक खोक अन्ठानब्बे चार पचास सडसठी छ सय छयासी सुनवल अन्ठानब्बे चार पचास असी आठ सय सतासी र मिलनचोक बुटवल अन्ठानब्बे एक बाइस उनपचास तिन सय तिस चितवन टाढी मनोरञ्जन केन्द्र सबै मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्ननगर टाढी फोन शून्य पाँच छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फाइटर काशीनाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी वाह बाजा यो जयपुरी कुर्ता सुरुवाल तेजु फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो यो नाति पुर्गेको कुरो सुन्न पनि हाँसी उठेर आउँछ भने आएको वमनापट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिरक ब्ल्याङ्केट विवाह व्रत बन्द एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक Chitwan proprietor Harikumar Shrestha phone number शून्य छप्पन्न पाँच साठी तिन सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एकदम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम तिमी अर्कै घरको मान्छे मर्कै घरको मान्छे सबै कुरा कहाँ मिल्ला केही तिमी सहनु बाँकी मै सहुला केही तिमी सहनु बाँकी मै सहु नमस्कार म गायक हेमन्त शर्मा यति बेला यहाँहरू सुन्दै हुनुहुन्छ यहाँहरूको लोकप्रिय रेडियो स्टेसन रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा पानी जानी बस्दैन एकै कार्यक्रमपछि कार्यक्रम आधुनिक यात्राको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ कार्यक्रम आधुनिक यात्राको व्यवसाय तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामी मिठा मिठा आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र मिठा मिठा आधुनिक गीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिने तत्त्वमा हामी जुटिराखेका छौँ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामी मध्याह चार बजी अर्पण खबर पछि आउने गर्छौँ साताको सोमबार र प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र अवस्था म दिवस म गर्दा छँदैछु नि र कार्यक्रम आधुनिक यात्राको अब भने अर्को एउटा सुमधुर आवाजमा सजिएको साङ्गीतिक आवाज राख्नु बेला भएको छ यो आवाजपछि कार्यक्रममा उपस्थित हुने नै छु अब क्रममा तपाईँको लागि यस मिठो साङ्गीतिक आवाज आओ यादहरू आओ मनिदाएको छैन कोटे फेर्दैछु आओ यादहरू आओ मनिदा हेर्दैछु सुकेको दिलमा आगो लाएर जाओ सुकेको दिलमा आगो ला सिम्लेको छैन जुन हेर्दैछु प्यासी आँखामा बादल छाएर जा यादहरू आऊ मनिदाको छैन कुल्टे फेर्दै आऊ यो मिठो साङ्गीतिक आवाज हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम आधुनिक यात्राको यो वसाईमा आज मिठा मिठा साङ्गीतिक आवाजहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ र मिठा मिठा आधुनिक गीतहरू पस्किराखेका छौँ र कार्यक्रम आधुनिक यात्राको व्यवसायमा कार्यक्रम आधुनिक यात्रा सातामा सोमबार आउने गर्छ मध्याह चार बजी अर्पण खबरपछि करिब करिब पाँच बजीसम्म हामी उपस्थित हुन्छौँ र त्यसपछि हामी बिदा भएर जान्छौँ कार्यक्रम आधुनिक यात्राको व्यवसायमा हामी प्रेम सम्बन्धी आधुनिक गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु मिठा मिठा कार्यक्रममा आधुनिक गीतहरूलाई पस्केर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने क्षेत्रमा जुट्छौँ हामी र कार्यक्रम आधुनिक यात्राको व्यवसायमा एउटा प्रेम भिन्न कार्यक्रम भने पनि हुन्छ र प्रेममा के कस्तो भयो र के कसरी प्रेमको नितान्त कथाहरूले बोकेको हुन्छ भनेर आधुनिक गीतहरू हामी कार्यक्रममा पस्किने गर्दछौँ र यिनै गीतहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै र यिनै गीतहरूलाई कार्यक्रममा पस्किँदा पस्किँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद र तिनजेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई त विशेष आभार भन्दै तपाईँको आफ्नै स्वस्थता दिवस मगर पनि यो गीतलाई पृष्ठभूमिमा अगाडि बढाउँदै बिदा हुन्छु नमस्कार चाहिँदो रहेछ गर्न पनि कोही न कोही त चाहिदो बाटोमा भेटिने कोही बाटोमै छुटिने कोही यति पुस्ता तपाईँहरूकै चिर अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात